नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकुत खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षबाट साथी घनश्याम गौतम र शर्मिला रोकाको हार्दिक स्वागत छ गलकुत खबर एफएम ब्यान्डको एक सय दुई थोप्लो चार मेगासँग इन्टरनेट अनलाइनमा W W W dot Galkot FM र मोबाइल एप गलकुत एफएम मार्फत संसारभरकै साथ सुन्न सकिन्छ गलकुत खबरको सुरुवातमा मुख्य मुख्य खबरका शीर्षकहरू ताराखोलामा पुस सोह्र गते सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुँदै हरिचौरका खत्रीद्वारा कृषि फर्ममा करोड बढीको लगानी कार्यालय खाली गर्न बागलुङ नगरपालिकाले प्रदेश सरकारको आदेश संसद संसद विघटनका विरुद्ध नेकपा बागलुङ सबै स्थानीय तह पुग्ने र बागलुङमा काङ्ग्रेसको प्रदर्शन ओली प्रवृत्ति देशका लागि खतराजनक जर्मनीमा इन्सेकद्वारा खाद्य अधिकार सम्बन्धी अन्तर्क्रिया सम्पन्न ओ भगौडा दुलै बाहिर आऊ के गरे जे पायो त्यही गहना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 सार्वजनिक सुनवाई सम्बन्धी सूचना ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा स्थानीय तहमा सुशासन सामाजिक उत्तरदायित्व र पारदर्शिताको लागि ताराखोला गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको हुँदा ताराखोला गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण जनप्रतिनिधिहरू क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरू उपभोक्ता समितिका पदाधिकारीहरू सामाजिक संघ संस्थाका प्रतिनिधि उपभोक्ता एवं समस्त ताराखोला गाउँपालिकावासीमा कार्यक्रममा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ सार्वजनिक सुनवाईमा छलफलका विषयहरू आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको नीति योजना तथा बजेट र कार्यान्वयन बारे छलफल सार्वजनिक सेवा प्रवाहको अवस्था र नागरिकका प्रतिक्रिया तथा गुनासो बारे छलफल सार्वजनिक एवं सरकारी निकायको जवाबदेता र पारदर्शिता बारे छलफल चालु आर्थिक वर्षका योजनाको प्रभावकारी कार्यान्वयन र प्रगति बारे छलफल सार्वजनिक सुनवाई हुने मिति यही पौष सोह्र गते बिहिबार समय दिउँसो सभा बाह्र बजेदेखि स्थान ताराखोला गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय अर्गल भातखाना डाँडा बागलुङ आर्थिक सहयोग ताराखोला गाउँपालिका आयोजक सामुदायिक रेडियो गलकोट एफएम एक सय दुई थप्लो चार मेघर्स गलकोट बागलुङ सूचनाको हक जवाफदेता आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि अब समाचार विस्तारमा ताराखोला गाउँपालिकामा पुस सोह्र गते सार्वजनिक सुनवाई हुने भएको छ गत पौष तीन गते सार्वजनिक सुनवाई हुने भने भए पनि प्राविधिक कारणले स्थगित भएको सार्वजनिक सुनवाई पौष सोह्र गते गरिने भएको सामुदायिक रेडियो गलकोतले जनाएको छ सामुदायिक रेडियो गलकोत एफएम एक सय दुई थोप्लो चार मेगर्सको आयोजना तथा ताराखोला गाउँपालिकाको आर्थिक सहयोगमा सार्वजनिक सुनवाई हुने भएको हो सार्वजनिक सुनवाईमा ताराखोला गाउँपालिकाका जनप्रतिनिधि उपभोक्ता समितिका पदा पदाधिकारी राजनीतिक दलका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधि सरकारवाला तथा आम नागरिकले कार्यक्रममा सहभागिता जनाउन गाउँपालिकाले आग्रह गरेको छ पुस सोह्र गति गाउँपालिकाको सभाहालमा सञ्चालन हुने सार्वजनिक सुनवाईमा आर्थिक वर्ष दुई हजार सतहत्तर अठहत्तरको नीति योजना तथा बजेट र कार्यान्वयन सार्वजनिक सेवा प्रवाहको अवस्था र नागरिकका प्रतिक्रिया तथा गुनासोबारे छलफल हुने सामुदायिक रेडियो रेडियो गलकोट एफएमका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो त्यसै सार्वजनिक एवं सरकारी निकायको जवाबदेहिता कार्यान्वयन र पारदर्शिता र चालु आर्थिक वर्षका योजनाको प्रभावकारी कार्यान्वयन र प्रगतिबारे छलफल गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो सूचनाको हक जवाबदेहिता आर्थिक पारदर्शिता र सुशासन मार्फत समृद्धि भन्ने उद्घोषका साथ सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन गरिने रेडियो गलकोटले जनाएको छ गलकुट नगरपालिका वडा नम्बर पाँच हरिचौरका टुपबहादुर खत्रीलाई केही वर्ष अघिसम्म आर्थिक उपार्जनका लागि कुन पेसा अपनाउने भन्ने दुविधा थियो कमाउन विदेश जाने चक्करले पनि उहाँलाई नअल्मलाएको भन्ने होइन अन्तत सोची सम्झी खत्री नयाँ निर्णयमा पुग्नुभयो उत्पादनमा लाग्ने आत्मनिर्भर बन्ने उहाँको त्यो लक्ष्य Daramkhola agriculture and livestock farm मार्फत अब पुरा हुने भएको छ व्यावसायिक कृषि मार्फत आर्थिक समृद्धिमा टेवा दिने कार्कीको योजना खत्रीको योजनामा सोही नगरपालिका वडा नम्बर सात मल्मका छुमबहादुर थापाले समेत साथ दिनुभएको छ नाताली साला भेना पर्ने थापा र खत्री मिलेर कृषि तथा पशु पशुपक्षी पालनका लागि लगानी भित्राउनु भएको छ झण्डै एक करोडको लागतमा अहिले फर्मको पूर्वाधार बनाउने काम धमाधम भइरहेको छ आउँदो माघको अन्तिमसम्ममा फर्म संसारमा आउँदैछ खत्रीले भन्नुभयो संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ गलकुट नगरपालिकाको केन्द्र गलकुट नगरपालिका वडा नम्बर छ स्थित मजाफाँटमा चौबिस रोपनी जग्गा फर्मले ओगटेको छ फर्ममा तरकारी खेती माछा बङ्गुर लगायतका विभिन्न प्रजातिका कुखुरा तथा पंक्षी पालन गर्ने योजना छ तरकारी खेतीका लागि छवटा टनेल र माछा पालनका लागि पाँचवटा पोखरी निर्माण भइसकेका छन् त्यस्तै दुई सय बङ्गुर एक हजार गिरिराज तथा कोइलर पाँच सय स्थानीय जातका कुखुरा पालन गर्ने गरी संरचना निर्माणको काम सञ्चालन भएको छ पाँच सय बटै एक सय लौकार तथा हाँस पनि पाल्ने योजना छ गिरिराज र कोइलर जातका कुखुराको चल्ला उत्पादन तथा बिक्रीका लागि पाल्न लागि हो पाँच हजार अन्डा राख्ने क्षमताको ह्याचरी राख्दैछौँ गाउँमा थोरै मात्रामा कुखुरा पालन गरिरहेका किसानलाई पनि चल्ला उत्पादन गरी ह्याचरीको सुविधा दिन्छौँ छप्पन्न वर्षीय थापाले भन्नुभयो उहाँको अर्को वर्षसम्म रेसुरा र पौडी पोखरी सहित प्यालेस समेत सञ्चालनमा ल्याउने योजना उहाँले सुनाउनुभयो आवासका लागि तीन कोठासहित फर्मको कार्यालय भवन समेत बनिसकेको छ चौबिस मध्ये साढे सात रोपनी फर्मकै नाममा जग्गा रहेको र बाँकी वार्षिक डेढ लाख रुपियाँ तिर्ने गरी भाडामा लिएको खतीले बताउनु भयो चार पाँचदेखि पाँच वर्षदेखि नयाँ केही गरौँ भन्ने सोच आइरहेको थियो अन्य विकल्पमा पनि प्रयास गरियो उन्चालिस वर्षीय खत्रीले भन्नुभयो पछि कृषितिर मन गयो गत चैतमै फर्म सुरु गर्ने योजना थियो लकडाउनले गर्दा पछाडि धके पछाडि धकेलियो उहाँले फर्म पूर्ण रूपमा सञ्चालनमा आउँदा दसदेखि पन्ध्रजनाले प्रत्यक्ष रूपमा रोजगारी पाउने बताउनु भयो फर्ममा उत्पादित कृषि तथा पशुपक्षी जन्य उत्पादनका लागि बजारको कुनै समस्या नहुने उहाँको भनाइ छ गलकुट र आसपासकै बजार तथा ग्रामीण भेगमै उत्पादन खपत हुने फर्मका सञ्चालकको विश्वास छ नजिकै पुष्पलाल मध्यपाडी लुकमार्ग लगायत अन्य सडकको पहुँच भएकाले ढुवानी गर्न समेत सहज छ धरमखोलाको सिन्चित क्षेत्र भएकाले मजुवाफाँटमा पानीको बारेमा सुविधा छ पछिल्लो समय जिल्लामा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 स्थापना गरी कार्यालय सञ्चालन गर्नुपर्ने भएकोले उपलब्ध गराई गरिदिनु हुन आदेश अनुसार अनुरोध गरिएको उल्लेख छ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश पोखरालाई बोधार्थ गराइएको पत्रमा साबिक जिल्ला कृषि विकास कार्यालयको परिसरभित्र कार्यालय तथा भवन त्यहाँ नगरपालिकाको कार्यालय सञ्चालन गरिएकाले उक्त कार्यालय नेपाल सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण भई कृषि ज्ञान केन्द्रको नामबाट कार्यालय सञ्चालन भएको र प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातको निकायबाट प्रवाह हुने सेवा सबै प्रदेश तथा जिल्लाहरूमा सहज रूपमा प्रवाह गर्न उक्त भवन सो मन्त्रालय मातको नयाँ कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्नुपर्ने भएकाले उक्त कार्यालयले उपयोग गरेको साबिक कृषि विकास कार्यालयको भवन उपलब्ध गराई सहजीकरण गरिदिन समेत अनुसार अनुरोध छ उल्लेख गरिएको छ दुई हजार सतहत्तर साल पौष महिनाको छ गते काटिएको पत्रको चलानीमा चलानी नम्बर सात सय सातमा उल्लेख भए अनुसार भवन खाली गर्न आग्रह गरिएको छ त्यसबारे बागलुङका नगर प्रमुख जनकराज पौडेलले आफूलाई थाहा नभएको बताउनु भएको छ नेपाल कम्युनिस्ट पार्टी नेकपा बागलुङले संसद विघटनको विरुद्धको अभियान गाउँ तहसम्म पुर्याउने भएको छ नेकपा जिल्ला कमिटी बागलुङले आयोज सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा पार्टी विभाजनको अवस्थाका बारेमा कार्यकर्ता र जनताले बुझाउन जिल्लाका दसवटे पालिका स्थानीय तहमा बैठक र भेला आयोजना गरिएको गरिएको जानकारी दिएको छ सो अभियानमा सोमबारदेखि नै जिल्लाको जयमिनी नगरपालिकाबाट सुरु हुने नेकपा जिल्ला सचिव ज्ञामनाथ गैरी अनिलले जानकारी दिनुभयो नेकपा जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाको अध्यक्षतामा बागलुङ जिल्ला कमिटीको चैथो चौथो विस्तारित बैठकको निर्णय अनुसार अब लगातार तेह्र दिनसम्म गाउँ गाउँमा पछिल्लो राजनीतिक घटनाक्रमका कारण संविधान पार्टी एकताको पक्ष र संसद विघटन विरुद्धमा अभियान थालनी गर्न थाली लागि सचिव गैरेको भनाइ छ पार्टीभित्र अन्तर्विरोध भए पनि सांसद विघटन प्रतिगामी प्रतिगामी कदम भएकाले जुनसुकै पनि तर्क र वाहनामा यसको समर्थन गर्ने अवस्था नभएकाले जनता जिल्लाका माझमा जानुको विकल्प नभएको नेकपा जिल्ला अध्यक्ष तथा गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटाले बताउनुभयो जनताका प्रतिनिधिले जनताका कुरा सुन्नु पर्दछ संसद विघटन पार्टी विभाजन हुनुको कारण जनताले भन्नु पर्दछ अध्यक्ष सापकोटाले भन्नुभयो हामी कुनै व्यक्ति विशेषको भन्दा पनि प्र प्रतिगामी कदमका विरुद्धमा पार्टी एकता संविधानको रक्षा र गणतन्त्रात्मक व्यवस्था जोगाउनका लागि आफ्ना कार्यकर्ता र जनतामा जान थालेका हौ यस्तै पुस बिस भित्र सम्पूर्ण जनसङ्गठनहरूको भेला पुस पच्चिस भित्र बागलुङ जिल्लाका सम्पूर्ण वडाको भेला तथा पालिका स्तरीय जननिर्वाचित प्रतिनिधिसँग बैठक तथा भेला गर्ने बैठकले निर्णय गरेको सचिव गैरेले जानकारी दिनुभयो नेपाली कंग्रेसकै केन्द्रीय सदस्य रत्ना शेर्चनले प्रधानमन्त्री केपी शर्मा ओली निरङ्कुशतातर्फ उन्मुख भएको बताउनु भएको छ नेपाली कांग्रेसको देशव्यापी विरोध प्रदर्शन अन्तर्गत बागलुङ क्षेत्र नम्बर एकको बागलुङ बजारमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै शेर्चनले प्रधानमन्त्री ओलीले संसद विघटन गरे पश्चात मन्त्रीमण्डल पुनर्गठन समेत राजा र राणाहरूले आफ्ना भाइ भारदारलाई पद दिए जसरी काम गरेको समेत आरोप लगाउनु भएको छ ओलीले जहिले अहिले जे जसरी शासन गर्ने दुष्प्रयास गरिरहनु भएको छ त्यो राणाहरूले गरेको भन्दा कम छैन उहाँले भन्नुभयो यो प्रवृत्ति खतराजनक छ यो शासन नेपाली जनताले सहने छैनन् कङ्ग्रेसले हेरेर बस्ने छैन उहाँले भन्नुभयो दुई तिहाईको कम्युनिस्ट सरकारले मुलुक परिवर्तन गर्न नसकेको भन्दै अब देशको निकासका लागि कङ्ग्रेसको विकल्प नभएको शेरचनको दावी थियो उहाँले पार्टीको आन्तरिक झगडा मिलाउन नसक्ने ओलीले मुलुकको परिवर्तन ल्याउन नसक्ने समेत आरोप लगाउनु भयो नेपाली कङ्ग्रेसका आमन्त्रित सदस्य केन्द्रीय सदस्य किरण पौडेलले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउनु भयो उहाँले प्रधानमन्त्री सचिएर संसद पुनस्थापना गर्नुपर्ने भन्दै निर्वाचनमा गए त्यसको हिसाब किताब सुझाव जनताले दिने समेत बताउनुभयो कार्यक्रममा नेपाली कङ्ग्रेस जिल्ला सभापति दिपेन्द्र थापा गण्डकी प्रदेश सभा सदस्य तथा प्रमुख सचेतक मणिभद्र शर्मा कडेल पूर्व पार्टी सभापति प्रकाश शर्मा पौडेल जिल्ला सदस्य वसन्त कुमार श्रेष्ठ नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्मा लगायतले सम्बोधन गर्नुभएको थियो यसैबीच आज गल आज बागलुङ निर्वाचन क्षेत्रमा दुई अन्तर्गत बुर्दिबाङमा नेपाली कङ्ग्रेसले विरोध सभा सम्पन्न गरेको छ अनौपचारिक सेवा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आयोज इन्सेकको आयोजनामा खाद्यको अधिकार सम्बन्धी शिक्षक विद्यार्थी र बीच अन्तर्क्रिया कार्यक्रम जैमिनीमा सम्पन्न भएको छ मानव अधिकार सम्वर्धनका लागि राज्यको जवाबदेहिता तथा जनताको सहभागिता अभिवृद्धि कार्यक्रम अन्तर्गत जैमिनीमा खाद्यको अधिकार सम्बन्धी शिक्षक विद्यार्थी र सरकारवाला बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले नगरपालिकाले नगरका कृषकलाई व्यवसायिक कृषिमा कृषि पेसामा लगाउनका लागि कामहरू गरेको बताउनु भएको छ नगरपालिकाले आगामी दिनमा पनि कृषकलाई प्रोत्साहन गर्नका लागि विभिन्न योजनाहरू बनाएको भन्दै नगरका कृषकले उत्पादन गरेका सुन्तला कागती मह कफी तथा अलैँचीलाई कृषकले बिक्री वितरण गर्न नसकेको खण्डमा नगरपालिकाले बिक्री गरिदिने समेत जानकारी दिनुभयो कार्यक्रममा जयमनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले नेपालमा कृषि एकहुरो भएकाले कृषिलाई विविधीकरण गर्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा कृषकलाई एकहुरो कृषि प्रणाली प्रणालीले निराश गराउने भन्दै कृषकलाई विविधीकरण गर्न तथा व्यावसायिक बनाउनका लागि सबै तहका निकायसँग निकायहरू लाग्नुपर्नेमा कोइरालाले जोड दिनुभयो कार्यक्रममा जयमिनी नगरपालिका कृषि शाखा प्रमुख नेत्र प्रसाद आचार्यले नगरपालिकाले कृषकलाई व्यावसायिक बनाउनका लागि यो वर्ष कृषि पल्टन र पशुपल्टन योजनालाई प्रा, प्रमुख प्राथमिकतामा राखेको बताउनु भयो कृषिले बिउ बिजन मिनी टेलर हलु औषधि मौरीको गोला कृषि तालिम तथा फलफूलका बिरुवा टनेल माटो परीक्षण जस्ता विभिन्न खालका कार्यक्रमहरू रहेको आचार्यले जानकारी दिनुभएको थियो कार्यक्रममा जयमणी नगरपालिका वडा नम्बर दस राङखानीका कृषक केदार आचार्यले नगरपालिकाले कृषकहरूका लागि कार्यक्रम बनाए पनि सम्बन्धित कृषकले त्यसको लाभ नपाएको गुनासो गर्नुभयो उहाँले नगरपालिकाले दिएको अनुदानको नियमित अनुगमन गर्नुपर्ने भन्दै नगरपालिकामा व्यवसायिक कृषकहरू कति छन् र नगरमा कति परिणाम कृषि जन्ने चिजहरूबाट उत्पादन हुन्छ भन्ने एकिन तथ्याङ्क पनि राख्नुपर्नेमा जोड दिनुभयो कार्यक्रममा शान्ति माध्यम विद्यालयका प्रधानध्यापक एम बहादुर जीसीले नगरपालिकाले उत्पादनमा भन्दा खरिदमा जोड दिएको भन्दै आगामी दिनमा कृषकलाई उत्पादन गर्नमा तथा कृषकलाई प्रोत्साहन प्रोत्साहित गर्नका लागि योजना ल्याउन सुझाव समेत दिनुभयो कार्यक्रम इन्सेकद्वारा जयमिनी नगरपालिकामा गठित मानवाधिकार निगरानी समूहका संयोजक मेघराज ढकालको अध्यक्षता सदस्य हरिप्रसाद शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको इन्सेक सहजकर्ता साधना पन्तले जानकारी दिनुभयो इनविविध खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक ताराखोला गाउँपालिकामा पुस सोह्र गते सार्वजनिक सुनवाई कार्यक्रम सञ्चालन हुँदै हरिचौरका खत्रीद्वारा कृषि फर्ममा करोड बढी लगानी कार्यालय खाली गर्न बागलुङ नगरपालिकाले प्रदेश सरकारको आदेश संसद विघटनका विरुद्ध नेकपा बागलुङ सबै स्थानीय तहमा पुग्ने र बागलुङमा कङ्ग्रेसको प्रदर्शन ओली प्रवृत्ति देशका लागि खतराजनक जयमिनीमा इन्सेकद्वारा खाद्यको अधिकार सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न यिनी विविध खबरसँगै साँझ सात बजेको गालकोट खबरमा खबरक्रम सकियो तपाईँ यसपछि साढे सात बजे सिआइएनको साझा खबर आठ बजे नेपाल दर्पण र पाउने नौ बजे बिबिसी नेपाली सेवाको सन्ध्याकालीन प्रसार सेवा साँझ पख सुन्न सक्नुहुन्छ हामी पनि स्थानीय गतिविधिको सङ्गालो भोलि बिहान सात बजेको गलकुट खबर लिएर आउनेछौँ खबर कक्षबाट हामी सबैलाई आज्ञा दिनुहोस् ज्ञान सूचना र मनोरञ्जनका लागि रेडियो गलकोट सुन्दै गर्नुहोस् नमस्कार